हरेक हप्ता चाहिँ आज पनि मुक्तकको माला गाँच्न म उपस्थित भइसकेको छु रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्चको ध्वनि तरङ्गमा तपाईँ अहिले श्रोता कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ कार्यक्रम मुक्तक मालाको समय सुरु भइसकेको छ तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा मेघार्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ र सुनिरहनु भएको पनि होला अहिले हामी एघार बजीसम्म रहन्छौँ हामी भन्नाले म मदन भण्डारी अनि प्रविधि समेसनमा कविताजी हुनुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तकमनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार रूढीवादी परम्परा हो यो मन पर्दैन रूढीवादी परम्परा हो यो मन पर्दैन नारीमाथि अन्याय भएको मन पर्दैन कि यो चलन हटाऊ कि मलाई बचाऊ ईश्वर मेरी प्रियालाई सेतो मन पर्दैन ईश्वर मेरी प्रियालाई सेतो मन पर्दैन यो मनै सशक्क बनाउने मुक्तक दिनेश तामीजीको बजाङ उहाँको घर हो हाल उहाँ बेङ्गलोर भारतमा हुनुहुन्छ दिनेश तामीजी बडो स्वादिलो मुक्तक बडो मनसुने मुक्तक लेख्नुहुन्छ कार्यक्रम मुक्तक मालाको नियमित बसाइमा यसरी नै सम्झनुहुन्छ मिठो माया बोकेर आउनुहुन्छ खुसी लाग्छ दिनेश तामीजीका यिनै मार्मिक मुक्तकहरूसँगै आजको कार्यक्रम मुक्तक मालामा श्रोता मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु आजको वसाईमा मसँग तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्त करपहरू साथैमा छन् यति धेरै माया तपाईँहरूले हामीलाई गर्नुभएको छ नि आलो जोड्दै जाँदा हेरौँ कति सक्छु निर्धारित समयसम्म बाँकी रहेका मुक्त खरको पाला छँदैछ नि है म बोल्दै जान्छु कार्यक्रममा मुक्तक नै जोड्छु ल आँसुले सिरानी यो पोतिएको छ आँसुले सिरानी हो पोतिएको छ मेरो जिउने आशा रोकिएको छ काला बजारी भो मेरो दिलको आशा ऊ बाटै चोखो प्रेम चोखिएको छ ऊ बाटै चोखो प्रेम जोखिएको छ ओहो गीता कार्कीजीको यो मुक्तक सिन्धुली उहाँको घर हो गीता कार्कीजीका यिनै मुक्तकरबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ श्रोता जनक सिगदेलजीको नबुझे नि फुलले मालीभित्र माया लुकेको छ नबुझे नि फुलले मालीभित्र माया लुकेको छ चरीले टेक्ने हर डालीभित्र माया लुकेको छ तिमी भन्छौ शङ्का मान्छौ गाली गरिरहन्छौ तिमीलाई के थायो गालीभित्र माया लुकेको छ तिमीलाई के थायो गालीभित्र माया लुकेको छ जनक सिगदेलजीको यो मुक्ताक गजरकोट छ तनहु उहाँको घर हो अर्को मुक्ताक म लिँदैछु मसँग मुक्तक छ बाबु विवशीको गाउँको झरना सम्सेर सागरको पानी पिउँदैछु गाउँको झरना सम्सेर सागरको पानी पिउँदैछु यो फाटेको मन पैसाको सियो बनाइ सिउँदैछु आफ्नो सपना शरीर मनलाई समेत मारेर यहाँ खोइ किन कसको लागि यस्तो जीवन जिउँदैछु खै किन कसको लागि यस्तो जीवन जिउँदैछु आफ्नै लागि हो नि हो बाबु विवासी ओखलडुङ्गाबाट बाबु विवासीले यो मुक्तक हामीलाई पठाउनुभयो अर्को मुक्तक म श्रोता मसँग मुक्तक छ नवीन सङ्घर्षजीको परदेशीलाई दसैँ तिहार नआएकै जाति हो दसैँ पनि आयो है नेपालीहरूको सबैभन्दा ठुलो चाड बडा दसैँ गच्च मजा हुन्छ मान्यजनहरूबाट आशीर्वाद लिन पाइन्छ अरू के के के के के के के के भनेर साथ दिने छैन परदेशमा रहँदा अनि देशमा यति ठुलो हर्षोल्लासको साथ यति ठुलो चाड मनाइरहँदा कति सम्झना हुन्छ है आफ्ना सम्झनाहरूलाई नवीन सङ्घर्षजीले यसरी मुक्तकमा उतार्नु भएको छ म मुक्तक नै तपाईँहरू समक्ष राख्दैछु परदेशीलाई दसैँ तिहार नआएकी जाति सम्झनाले मनैभरि बोकी ल्याउँछ आँधी रहर होइन बाध्यताले धेरै टाढा छ टिकामाला हुन्छ होला मेरै तस्बिरमाथि टिकामाला हुन्छ होला मेरै तस्बिरमाथि नवीन सङ्घर्षजी सिन्धुली उहाँको घर हो नवीनजी मैले अरू कुरा केही जोड्न चाहिनँ जो जो परदेशमा हुनुहुन्छ घरबाट टाढा हुनुहुन्छ अनि यो दसैँ यो तिहारमा आफ्नो घर आउन पाउनुहुन्न आफ्नो मनलाई निराश नबनाउनुहोस् यो पाला समय तपाईँको पोल्टामा भएन अर्को पाला समय तपाईँकै पोल्टामा हुन्छ आफूलाई जतिसक्दो खुसी बनाउनुहोस् चञ्चल बनाउनुहोस् तपाईँ खुसी हुनुभयो भने परिवारमा पनि खुसी छाउँछ तपाईँको मन ढुक्क भयो भने परिवार पनि ढुक्क हुनुहुन्छ तपाईँहरू सम्पूर्ण जो घरबाट टाढा हुनुहुन्छ दसैँ तिहारमा घर आउन पाउनुहुन्न मेरो धेरै धेरै माया मेरो धेरै धेरै सम्झना अर्को सालको दसैँ तपाईँ हर्कै बनाओस् तपाईँहरूलाई मेरो धेरै धेरै शुभकामना कविताजी मेरो पनि है भन्दै हुनुहुन्छ बत्सारीबाट हामी परिवारमा हुने घरमा हुनेलाई त दसैँ लाग्छ मजाले लाग्छ मनाउनुपर्छ अबको क्रममा श्रोता दसैँ विशेष गीत नै सुन्नुहोला कमल सरोवरजीको मलाई मुक्तक प्राप्त भएको छ दादिङ भूमिस्थान नौकैरी गाउँ उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ कमल सरोवरजीको मुक्तक मुक्तकसँगै पहिले साङ्गीतिक कसैली तपाईँलाई श्रोता के दसैँ के तिहार प्रवासवासीको के दसैँ के तिहार प्रवासवासीको खाली रहन्छ निधार प्रवासवासीको कोहीलाई दशा कोहीलाई दसैँ आयो अँध्यारो छ संसार प्रवासवासीको अँध्यारो छ संसार प्रवासवासीको यसपालि पनि परदेशमै बित्ने भो दसैँ तिहार लो यसपालि पनि परदेशमै बित्ने भो दसैँ तिहार साउने झरी झै मन रुन्छ धर लो साउने झरी झै मन रुन्छ धर ओहो सम्झेर गाउँ घर सम्झेर गाउँ घर यसपालि पनि परदेशमै बित्ने भो दसैँ तिहार वर्षाको बेला झरी र बादल पटुका कसेर लेख बेसी धाउँदै रुदी हुन् प्रिय डाँडैमा बसेर एलै वर्षाको बेला झरी र बादल पटुका सेरा लेख बेसी धाउँदै रुदी हुन् प्रिय डाँडैमा बासेर लर्कदोको बन ढल्किँदै गयो दिन बिते बेसरी साहुकोरी न नपुरेका कान जाउँ पनि कसरी जाउँ पनि कसरी जाउँ पनि कसरी यसपालि पनि में बित्ने भो दसैँ तिहार भाइ भेला पिङमा सारार सम्झेर छोरा बाउ आमा बरा रुदा हुन् बारा बेलै दसैँको बेला साथी भाइ भेला तिमीमा सार सम्झेर छोरा बाउ आमा बारा रुदा हुन् बार झन् सम्झिल्याउँदा चिरिन्छ छाती मन बुझौ कसरी भरिन्छ कहाँ छल्किन्छ आँसु मन रुन्छ धरधरी ओहो रुन्छ धर धरी ओ मन रुन्छ धर धरी यसपालि पनि परदेशमै बितने भो दसैँ तिहार धादिङका मुक्तकार हाल मलेसियामा रहनुभएका मुक्तकार कमल सरवरजीका मुक्तकरापरसँगै श्रोता मैले यो गीत तपाईँहरू समक्ष राखेँ कार्यक्रम मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा अनि म मुक्त खेलिरहेको छु आलो फालो तपाईँहरूकै शत्रु हो या मेरो मित्र थाहै भएन शत्रु हो या मेरो मित्र थाहै भएन चित्रभित्रको विचित्र थाहै भएन उसकै लागि धर्किदिएँ सधैँ सधैँ खराब उसको चरित्र थाहै भएन खराब उसको चरित्र थाहै भएन अर्को मुक्तक मैले सुटुक्क जोडेँ मनोज गिरिजीको मुक्तक एलएम बेहोसी भनेर नाम राख्नुभएको छ पछाडि छापीले पाँच गुल्मी उहाँको घर हो हाल उहाँ बुटवालमा हुनुहुन्छ मनोज गिरिजीका यिनै मुक्त खराबहरूसँगै अब भने पुनः केही दसैँ विशेष मुक्त खराबहरू मलाई प्राप्त भएको छ म तपाईँहरू समक्ष दसैँ विशेष मुक्त खराबहरू जोड्दैछु श्रोता सुजन सिथी याङमा राईजीको मुक्त अहिले मेरो हातमा छ सम्झना आइरहन्छ परदेशमा गाउँ बेसीको सम्झना आइरहन्छ परदेशमा गाउँ बेसीको तप्प तप्प पानी चुइने हेर्नु आँगन बनेसीको मिल्दैन छुट्टी कामै काम बाह्रै मासा उही हुन्छ के चार के पर्व हजुर दुखिया परदेशीको के चार के पर्व हजुर दुखिया परदेशीको सुजन चेती ज्याङमा राईजीको यो मुक्तक हालमा मलेसियामा हुनुहुन्छ परदेशबाट आफ्नो मनको बह चार हरफमा उहाँले यसरी पोख्नुभयो अर्को मुक्तकमा लिँदैछु मसँग मुक्तक छ कृष्ण कुसुमजीको सात समुद्र पारी छौँ छैन दसैँ तिहार हाम्रो सात समुद्र पारी छौँ छैन दसैँ तिहार हाम्रो चाडपर्व आउँदाखेरि नि खाली निधार हाम्रो रातो टिका जमरा सप्तरङ्गी टिका लगाउन मन छ छु परदेशमा मिल्दैन धर्म संस्कार हाम्रो मन छ छु परदेशमा मिल्दैन धर्म संस्कार हाम्रो कृष्ण कुसुमजी सिन्धुली उहाँको घर हो धेरै मुक्तकारहरूले आज आफ्नो मनका पीडाहरूलाई यसरी चार हरफमा उतारेर केही हलुका बनाउनु भएको छ जहाँसम्म मलाई लाग्छ अर्को मुक्त म लिँदैछु कार्यक्रममा श्रोता दिपेन्द्र बहादुर घटालजीको घर आउने आस भरोसा टुट्ने भयो आमा घर आउने आस भरोसा टुट्ने भयो आमा यो साल पनि दसैँ तिहार छुट्ने भयो आमा सम्झिएर फोहोर सालको जमरा टिका लाएको परदेशमै आँसुको मूल फुट्ने भयो आमा परदेशमै आँसुको मूल फुट्ने भयो आमा दिपेन्द्र बहादुर कटालजी जनपा एघार कञ्चनपुर घर उहाँको हाल उहाँ युएमा हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ श्रोता रमेश परियारजीको दसैँ तिहार आउँदा प्रिया परदेशीलाई नसुम्सनु दसैँ तिहार आउँदा प्रिया परदेशीलाई नसम्सनु सबले टिका लाउँदा प्रिया परदेशीलाई नसम्सनु यो साल नि आउन पाइनँ अर्को साल आउँछु देउसी भैलो गाउँदा प्रिया परदेशीलाई नसम्सनु देउसी भैलो गाउँदा प्रिया परदेशीलाई नसम्सनु तपाईँले नसम्झनु नसम्झनु भने पनि के गर्ने हो रमेशजी आँखा बाटैभरि बिछ्याएर घरमा प्यारीलाई बस्न मन हुन्छ आफन्तहरूलाई बस्न मन हुन्छ रमेश परियारजी मङ्गल सेन एघार आसाम घर हाल मुम्बईबाट प्रियालाई यसो भनिरहला आमालाई असफल सुमनजी पाल्पा बार्दले घर र हाल बेङ्गलोर भारतबाट यसो भन्नुहुन्छ असफल सुमनजीका मुक्त खरबहरूसँगै आमालाई सम्बोधन गरिएका दसैँ विशेष मुक्त खरबहरूसँगै अर्को एउटा साङ्गीतिक सिली श्रोता तपाईँलाई वर्ष दिनपछि फेरि घुम्दै फिर्दै दसैँ आएको छ आमा वर्ष दिनपछि फेरि घुम्दै फिर्दै दसैँ आएको छ आमा गाउँघरको सम्सनाले साह्रै सताएको छ आमा बाटो हेरी नरुनु है यो साल पनि आउँदिन घर म अभागीले बिदा नपाउने पक्का भएको सामा म अभागीले बिदा नपाउने पक्का भएको सामा भयो आमा आउँदिन फर्केर दैवले पर्दा उठायो आमा आउँदिन फर्के विजन एकानब्बे दशमलव छ मेगामा कार्यक्रम मुक्तकमाला ल्याउनु भएको छ मदन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् न मखमली फुल्दा मार्सी धन झुल्दा बहिनी आउने कैलाको तस्बिर छातीमा तासे आँसु बगाउने नझरे आमा नझरे आमा आँसु काटेका मूल बाटो हे का धारा बरबरी झारेन जाँदैन दुःख आँसुका धारा बरबरी झारे असफल सुमनजीका मुक्तक मैले यो गीत तपाईँहरू समक्ष राखेँ मुक्तकमाला माला रेडियोभिजनमा तपाईँ सुनिरहनु भएको छ मदन भण्डारी छु तपाईँहरू समक्ष मलाई प्रविधि संयोजनमा कविताजीले साथ दिइरहनु भएको छ तपाईँ कार्यक्रम मुक्तक माला श्रोता नियमित सुन्नुहुन्छ सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुट्यो भने तपाईँले हामीलाई सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा भेटाउन सक्नुहुन्छ त्यस्तै मदन भण्डारी भनेर सर्च गर्नुभयो भने मेरो फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहाँ हामीले एउटा लिङ्क छोडेका हुन्छौँ कार्यक्रमको तपाईँले आफूले चाहेको बेला भ्याएको बेला त्यो लिङ्क क्लिक गरी कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यस्तै रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com त्यस्तै चुकप्रकाश अनलाइन साहित्यिक पत्रिकाको website W W W dot Chukprakash dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ श्रोता म कार्यक्रममा दसैँ विशेष मुक्त खराबहरू तपाईँहरू समक्ष चाडपर्व विशेष मुक्त खराबहरू तपाईँहरू समक्ष राखिरहेको थिएँ अहिलेलाई भने बाँकी रहेका चाडपर्व विशेष मुक्तकलाई मैले सुरक्षित राखेँ अर्को पाला बोल्नेछु तर मुक्तक बोल्न चाहिँ म छोड्ने छैन है कार्यक्रममा म मुक्तक नै जोडौँ चाडपर्व विशेष भने अर्को साताको लागि सुरक्षित राखेँ तपाईँहरूले पनि हामीलाई पठाउन सक्नुहुन्छ यसरी नै मुक्तक कमाउन छाडिए खेत पनि बारी पनि कमाउन छाडिए खेत पनि बारी पनि लगाउन छाडिए चोलो पनि सारी पनि जब हर्के कमाउन भने विदेशकै हिँडे थियो सहरतिर हानिए सासु अनि बुहारी पनि सहरतिर हानिए सासु अनि बुहारी पनि ओहो शङ्कर चोखालजीको यो मुक्तक बेनी नगरपालिका नौ उहाँको घर हो शङ्कर चोखालजी पनि स्वादिला मुक्त खरफरको साथमा यसरी नै आउनुहुन्छ हामीहरू समक्ष अर्को मुक्त कार्यक्रममा म लिँदैछु श्रोता मसँग मुक्तक छ दिनेश बिसिजीको उसले आफू मुना अनि मलाई मदन ठान्दिरहेछ उसले आफू मुना अनि मलाई मदन ठान्दिरहेछ म जाम्ला लासा कमाउनलाई धन ठान्दी रहेछ म त फरेँ कलियुगमा आमा बाबाको श्रवण छोरो आमा बा छाडी उसकै गरौँला जतन ठान्दिरहेछ आमा बा छाडी उसकै गरौँला जतन ठान्दिरहेछ ठान्न त पाइयो नि हो दिनेशजी मनमा राख्न पाइयो सम्झिन पाइयो है मुक्ताक मिठो लेख्नुभयो भयो दिनेश विषजीको यो मुक्ताक बिजौरा साथ सुर्खेत उहाँको घर हो हाल उहाँ कुरुक्षेत्र भारतमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग श्रोता मोहन कार्कीजीको मेरो दुःखमा पनि उनको मन नरौला जस्तो छ मेरो दुःखमा पनि उनको मन नरौला जस्तो छ पोखौँ दिलको कुरा पनि मनले नछोला जस्तो छ खोइ कति दिन लुकाउन सक्छु एकहोरो माया प्रेम प्रस्ताव राखौँ भने नि स्वीकार नहोला जस्तो छ प्रेम प्रस्ताव राखौँ भने नि स्वीकार नहोला जस्तो छ हुन्छ होला राख्दा त मोहन कार्कीजीको यो मुक्तक र उता हरचन्द्रपुर साथ उहाँको घर हो हाल उहाँ दोहा कतारमा हुनुहुन्छ सन्तोष भट्टराईजीको अर्को एउटा श्रोता मुक्तक मसँग छ एक दिन पक्कै मारेर लाने न हो एक दिन पक्कै मारेर लाने न हो कालले आफ्नो कसैलाई माने न हो जति बाँच्छौ हाँसेर बाँचौ साथी हो यो शरीर आखिर जलेर जाने न हो यो शरीर आखिर जलेर जाने न हो त्यही त यी कति तेरो मेरो गर्नु सन्तोष पटराईजीको यो मुक्त खर्गखाँची उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ मसँग वास्तविक मानवजीको अर्को एउटा श्रोता मुक्तक रहेको छ मानिस आफू आफै बीच फुट्न सक्छ मानिस आफू आफै बीच फुट्न सक्छ फुटिसकेपछि पनि जुट्न सक्छ त्यो व्यक्ति तारा भनेर चम्कनेछ जो लडेको ठाउँबाट उठ्न सक्छ जो लडेको ठाउँबाट उठ्न सक्छ हो है सङ्घर्ष गर्नुपर्छ सङ्घर्षशील व्यक्ति पक्कै गन्तव्यमा पुग्छन् वा वा पाउँछन् स्याबासी पाउँछन् वास्तविक मानवजीको यो मुक्त काठमाडौँ उहाँको घर हो अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत होला मसँग सृजना बिरही विष्टजीको मुक्तक रहेको छ सृजना बिरही विष्टजीको घर सल्यान हो सृजना बिरही विष्टजीका मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई मायाको उपहार किन्नु किन्नुपर्नेछ मायाको उपहार किन्नुपर्नेछ जिन्दगीमा साथ दिने मान्छे चिन्नुपर्नेछ र आँसु हजारौँ मान्छेको भिडमा उसलाई बेटेसी लगनगाँठो छिन्नुपर्नेछ बेटेसी लगनगाँठो छिन्नुपर्नेछ सृजना बिरहे विष्टजीका मुक्त खराबहरूसँगै अर्को साङ्गीतिक कोसेली तपाईँले सुन्नुभयो रेडियोभिजनमा सुन्नुभयो कार्यक्रम मुक्तकमाल अहिले तपाईँ सुनिरहनु भएको छ अनि म मुक्तक तपाईँहरूकै आलो फालो लिइरहेको छु माया नै जिन्दगी हो भ्रम थियो मुटुभित्र माया नै जिन्दगी हो भ्रम थियो मुटुभित्र स्वप्न केही पुरा हुन्छन् अहम थियो मुटुभित्र अरे चल्ने चिज त सब खरानी बनाएकै थिएँ कसै नचल्ने तिम्रो यादको एल्बम थियो मुटुभित्र कसै नचल्ने तिम्रो यादको एल्बम थियो मुटुभित्र ओहो यो मिठो मुक्ताक कसिलो मुक्तक बिना पाठकजीको सेङ्जा उहाँको घर हो बिनाजी बडो दामी मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ हामीहरू समक्ष यसरी नै मिठो माया बोकेर सामाजिक सञ्जाल मार्फत कार्यक्रममा म अर्को मुक्तक लिँदैछु श्रोता मसँग मुक्तक छ सयात्री राजेश विवासीको केही कमाउन खोज्दा केही घुम्न सक्छ जिन्दगी केही कमाउन खोज्दा केही घुम्न सक्छ जिन्दगी कति राम्रा या नराम्रा चक्रमा घुम्न सक्छ जिन्दगी आफ्नो उद्देश्य पूरा गर्नलाई मरिमेट्ने हो भने अवश्य पनि ठुला ठुला शिखर चुम्न सक्छ जिन्दगी अवश्य पनि ठुल्ठुला शिखर चुम्न सक्छ जिन्दगी सहयात्री राजेश विवासीको मुक्तक कमल बजार चार घेगढ आछामुवाको घर हो आलुवा नयाँ बानेश्वर काठमाडौँमा हुनुहुन्छ सम्भवतः पहिलोपटक हुनुपर्छ है राजेशजी मैले तपाईँको मुक्तक यसरी कार्यक्रममा बोलेको आगामी दिनहरूमा पनि यसरी नै आउनुहुन्छ भन्ने आशा हाम्रो अर्को मुक्त छ श्रोता मसँग जय किसन अधिकारीजीको बनाउने र भत्काउनेको खेल चल्दैछ बनाउने र भत्काउनेको खेल चल्दैछ एकपछि अर्को सरकार बन्दै ढल्दैछ किन यस्तो हुन्छ भने अनुसन्धान गर्दा समृद्ध हामी हुम्ला भनी छिमेक चल्दैछ समृद्ध हामी हुम्ला भने छिमेक जल्दैछ त्यस्तो भएर चाहिँ हो देशमा सरकार ढल्ने लड्ने विकासको गति मन्द मन्द हुने भन्दै मुक्तकमा आफ्नो चार हरफमा आफ्नो भावना विचार साटासाट गर्दै हुनुहुन्थ्यो जयकिसन अधिकारीजी मुक्तकार जयकिसन अधिकारीजीको घर देवदह नगरपालिका रूपन्देही हो अर्को मुक्तक मसँग छ श्रोता विरोज खनालजीको सम्झिरहनु पर्दैन बिर्सिदिए हुन्छ बरु सम्झिरहनु पर्दैन बिर्सिदिए हुन्छ बरु साँचो भन दिलमा छन् भने कोही अरू हाँसी हाँसी हुन्छ जे गर भनिदिन्छु तर खोज्दिन तिम्रा सुख अनि खुसीहरू तर खोज्दिन तिम्रा सुख अनि खुसीहरू हो है पवित्र मनले कसैलाई मन पराइयो भने यस्तो हुन्छ उसको पनि भलाइ नै सोचिन्छ सधैँ सधैँ बिरोज खनालजीको यो मुक्त गरामनी दुई बिरान झापा उहाँको घर हो अब भने श्रोता कार्यक्रममा म अर्को मुक्तक जोड्दैछु मसँग मुक्तक छ दुर्वराज पन्थीजीको नपठाउन याद घरिघरि कलेजी रेट्नलाई नपठाउन याद घरिघरि कलेजी रेट्नलाई मलाई तडपाएर सधैँभरि कलेजी रेट्नलाई याद आउने दिलको ढोका थुन्न नसक्दाखेरि झनै याद आइदिन्छन् बेसरी कलेजी रेट्नलाई झनै याद आइदिन्छन् बेसरी कलेजी रेट्नलाई ओहो दुर्वराज पन्थीजीको यो मुक्त गुल्मीमाको घर हो दुर्वराज पन्थीजी हाम्रो नियमित अङ्कमा आउनुहुन्छ सम्झिरहनुहुन्छ यसरी नै अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला मसँग बिमला कार्केजीको मुक्त रहेको छ शनि अर्जुन झापा उहाँको घर हो बिमला कार्कीजीले पहिलोपटक मुक्तक लेखेर हामीलाई पठाउनु भएको छ खुसी लाग्यो बिमला कार्कीजीका मुक्तक मुक्त खराबहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई कसलाई पोखौँ मनको बह सुनिदिने टाढा भए कसलाई पोखौँ मनको बह सुनिदिने टाढा भए खबर लाने हावा थियो सेकिदिने डाँडा भए आफ्नो भनौँ कसलाई यहाँ चिल्ला मिठा कुरा गर्दै नजिक हुन आउने मुटु बिजाउने काँडा भए नजिक हुन आउने मुटु बिजाउने काँडा भए कसलाई पोखु मनको बह सुनिदिने टाढा भए विमला कार्कीजीका मुक्त परिसँगै श्रोता यो मिठो गीत तपाईँहरू समक्ष मैले राखेँ यस्तै यस्तै मिठा मिठा रसिला कसिला फुर्तिला जोसिला तपाईँहरूको मुक्त कार्यक्रममा राख्दा राख्दै मिठा मिठा धुन तपाईँलाई सुनाउँदा सुनाउँदै आजलाई भने कार्यक्रमको निर्धारित समय सकिन लागेको सङ्केत म पाइरहेको छु अर्को साता आउनेछु यसरी नै आउनेछु मिठा मिठा मुक्त खराबहरूको साथमा आउनेछु तपाईँ पनि कार्यक्रम सुन्दै जाँदा मुक्तक पढाउन मन भयो प्रतिक्रिया दिन मन भयो भने Muktak Mala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ एमयुकेटिएके मुक्तक एमएलए Mala Mala at the rate Gmail dot com फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर पनि तपाईँले मुक्त खराबहरू प्रतिक्रियाहरू श्रोता राख्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि समीक्षणका निमित्त कविताजीलाई पनि विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेललाई पनि धेरै धेरै धन्यवाद आजलाई भने मदन भण्डारी छिर्छु श्रोता हस्त मिठा मिठा सपना सबै तपाईँ केही भागमा परुन् शुभरात्रि जय मुक्ताक त्यो हसिलो मुहारको झलको तिम्रो त्यो मुहारको झल्को जब आउँदा बिछोडका कुरा कल्पिन फल्छन् बिछोडका कुरा कल्पिन फल्छन् तिम्रो त चित्त बुझाउँदा तिम्रो त चित्त बुझाउँदा सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले परायालाई आफन्त ठाने मुटुमा राख्नाले परायालाई आफन्त ठाने मुटुमा राख्नाले मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा आँसुका धारा बहन थाल्छन् आँसुका धारा बहन थाल्छन् तिम्रो तस्बिरले चित्त बुझाउँदा तिम्रो तस्बिरले चित्त बुझाउँदा लागेको चोट यो छाती भित्र कसरी सहनु लागेको चोट यो छाती भित्र कसरी सहनु हारेको मैले मै रोई बस्छु तिमी छैन हारेको मैले मै रोइ बस्छु तिमी चाहिँ नरुनु मेरा ती जीवनका कथाहरू अपुरो गरेर छोड्दा मेरा ती जीवनका कथाहरू अपुरो गरेर छोड्दा आँखा मेरा टोलाउन थाल्छन् ती आँखा मेरा टोलाउन थाल्छन् तिम्रो त तस्बिरले चित्त बुझाउँदा तिम्रो त तस्बिरले चित्त बुझाउँदा